श्रीगणेशाय नमः यं ब्रह्मा वरुणेन्द्ररुद्रमरुतः स्तुनुवन्ति दिव्यैस्तवैर्वेदैः साङ्गपदक्रमो भनिषदैर्गायन्ति यन् सामगः ध्यानावस्थिततद्गते मनसा पश्यन्ति यं योगिनो यस्यान्तं न विदुःसुरासुरगणा देवाय तस्मै नमः श्रीमच्चन्दनचर्चितोज्ज्वलबपु शुक्लाम्बरमल्लिका मालालङ्कृतकुण्डला प्रविलसन् मुक्ता सर्वज्ञाननिधानपुस्तकधरा रुद्राक्षमालाधरा वाग्देवी वदनाम्बुजे वसतु मे त्रैलोक्यमाता चिरम् मूकं करोति वाचालं पङ्गुं लङ्घयते गिरिं यत्कृपातमहं वन्दे परमानन्दमाधवं नमो भगवते तस्मै व्यासायामिततेजसे यस्य प्रसादाद् वक्ष्यामि ारायणकथामिमा नारायणं नमस्कृत्य नरं चैव नरोत्तमं देवीं सरस्वतीं व्यासं ततो जयमुदीरये श्रीकुमारजी का प्रत्येक वाक्यमा अत्यन्त मन्त्रमुग्ध भई प्रत्येक शब्दलाई विचार गरी गरी श्री स्वस्तानी व्रत कथा सुनिरहनु भएको छ कुमारजी फेरि आज्ञा गर्नुहुन्छ हे अगस्त्य मुनि श्री स्वस्तानी व्रत बस्ने विधि फेरि म एकपटक तिमीलाई भन्दछु पौष शुक्ल पूर्णिमाका दिनदेखि हात घोडाको नङ काटी स्नान गरी शुद्ध भइकन एक चित्त र एक भक्त रही मेरो फलानु कामना सिद्ध होस् भनेर एक महिनासम्म नित्य मध्याह कालमा श्री महादेवको पूजा गर्नु अनि कथा सुन्नु माघ शुक्ल पूर्णिमाका दिन अष्टोत्तर सय रोटी अष्टोत्तर सय अक्षता अष्टोत्तर सय यज्ञसूत्र अष्टोत्तर सय पान अष्टोत्तर सय कुड्का सुपाडी अष्टोत्तर सय नाना जातका फलफुलहरू सगुन समेत अनेक तरहका सामग्री तयार गरी आरसीमा ओमकार लेखी गङ्गाजलले स्नान गराउनु श्रीखण्ड चन्दन रक्तचन्दन केसर सिन्दुर फुल पहिराउनु धूप दीप नैवेद्य वस्त्र भेटी आफ्ना सावकाश श्रद्धाले चढाएर श्री स्वस्थानी परमेश्वरीको पूजा गर्नु अर्घ दिएर ध्यान जप समेत गर्नु अनि पूजा समाप्त भएपछि प्रसाद झिक्नु र एक सय आठमा आठ रोटी आठ अक्षता आठ पान आठ सुपारीका कुर्खा नाना जातका फलफुल समेत आफ्ना पतिलाई दिनु पति नभए छोरालाई छोरा नभए मित छोरालाई दिनु मित छोरा पनि नभए जुन कामना गरेर व्रत गरेको छ त्यो पूर्ण होस् भनेर गङ्गामा लगेर बगाउनु सयरोटी आफूले फलहार गरेर रात्रिमा जागरण गरौँ यति गरेपछि श्री स्वस्तानी माता प्रसन्न हुनुहुन्छ र आफ्नो स्वरूप देखाउनुहुन्छ यसबाट आफूले कामना गरेको सम्पूर्ण इच्छाहरू पूर्ण हुन्छन् हे व्रत विधि यस प्रकार मैले तिमीलाई बताएँ यस लोकमा वा जुनसुकै लोकमा जसले कल्याण चाहन्छन् तिनले यिनै विधि अनुसार श्री स्वस्तानीको व्रत पूजा गर्नुपर्छ त्यसपछि श्री कुमारजी फेरि आज्ञा गर्नुहुन्छ हे मुनि तिमीले यस प्रकार एक चित्त एक भक्त रही मेरा प्रत्येक प्रसङ्गहरूलाई ध्यान दिएर सुनेकोमा म साह्रै नै प्रसन्न छु म अगाडि अब तिमीलाई श्री स्वस्तानी व्रत कथा सम्बन्धमा अर्को कथा सुनाउँदछु तिमीलाई मैले पातालमा नाग नागिनीको कथा सुनाए कसरी ती नाग नागिनीहरू आफ्ना पतिसँग बिछोड भएमा श्री स्वस्तानीको व्रत पछाडि कसरी आफ्ना पतिहरूसँग मिलाप भए यो कथा तिमीलाई मैले सुनाए अब मृत्यलोकको कुरा कहन्छु सुन मर्त्यमण्डलको दक्षिण भागमा ब्रह्मपुर नाम गरेको एउटा गाउँ छ त्यहाँ धर्म कर्मका रत भएका धन धान्यले पूर्ण वेदादि शास्त्रको अध्ययन श्रमण गरेर बसेका दुई जातिहरू छन् त्यसै गाउँमा शिवभट्ट नाम भएका ब्राह्मण साह्रै नै गरिब थिए निर्धन भए पनि ती शिवभट्ट ब्राह्मणलाई लोभ मोह कति पनि थिएन अत्यन्त कर्तव्यनिष्ठ थिए आफ्नो कर्ममा रत रहन्थे कहिले झुटो बोल्दैनथे तिनकी सती नाम भएकी ब्राह्मणी थिइन् स्त्री स्त्री अनि पुरुषमा बडो राम्रो मेलजोल थियो घर परिवार अत्यन्त राम्रोसँग चलिरहेको थियो तर घरमा सम्पत्ति नभएकोले यी दुवैले भने बडो दुःख पाएका थिए एक दिन भट्टले सती त भने हे स्त्री हाम्रो घरमा सम्पत्ति छैन सम्पत्ति नहुँदा सधैँ नै दुःख पाउँदछौँ अब सम्पत्ति आर्जन गर्नको निमित्त सिद्धि गणेशको सेवा गरौँ यति भन्दै दुवै स्त्री पुरुषले आठ आठ दिनको मङ्गलबार बिहान पख महाकष्ट गरी श्रद्धापूर्वक सिद्धि गणेशको पूजा गरी सेवा गर्न लागे यसै गर्दा आठ दस वर्ष बित्यो प्रत्येक मङ्गलबारका दिन अत्यन्त भक्तिपूर्वक सिद्धि गणेशको यी दुवैले पूजा गर्दथे जब दस वर्ष पुरा भयो अनि विनायक प्रसन्न भई दर्शन दिएर भने हे दुई दम्पति हो तिम्रो सेवाले म साह्रै नै सन्तोष भए तिमीहरूको जो इच्छा छ त्यो वरदान माग म दिनेछु यस्तो गणनायक गणेशले जो इच्छा छ सो वरदान माग भनी आज्ञा गरेको सुनेर शिवभट्ट दम्पतिले साष्टाङ्ग प्रणाम गरी अञ्जली भाँति हे परमेश्वर पूर्व जन्ममा दान नगरेको हुनाले यस जन्ममा दरिद्र भयौँ दुःख पाएर सम्पत्ति पाउने आशाले हजुरको सेवा गरेका हौ अथ हामीलाई सम्पत्ति प्रदान गरेर हाम्रो दुःख छुटाऊ यति भनी बिन्ती गरे यसरी शिवभट्टले भनेपछि सिद्धि विनायकले हे शिवभट्ट सती ब्राह्मणी आजको आठ दिनमा मङ्गलबारका दिन सधैँ आए झैँ यहाँ आई मेरो पूजा गर्नु त्यस बेला मेरो मुख्यानजी जो देखौला त्यसैलाई घर लगेर तसलामा राखेर माथिबाट तसलैले छोपिदिनु चार दिन भएपछि माथिबाट छोपेको तसला झिकेर हेर सुन होइरहला तब तिमी दुवै दम्पति अत्यन्त सम्पत्ति पाए सुखी होला तिमीलाई सम्पत्ति प्राप्त होस् मैले वरदान दिए अब तिमीहरू घर जाऊ यस्तो गणेशजीको आज्ञा सुनेर दुवै दम्पति मनमा आनन्द मान्दै गणनायक गणेशलाई साष्टाङ्ग दण्डवत गरे र सिद्धि विनायक अन्तर्ध्यान भएपछि आफ्नो घरमा आए आठ दिनपछि मङ्गलबारका दिन सधैँ सिद्धि विनायकका मन्दिरमा गए शिवभट्ट र सती ब्राह्मणी दुवै स्त्री पुरुष मन्दिरभित्र पसेपछि विनायकजीका अगाडि एउटा लड्डु देखे शिवभट्ट र सती ब्राह्मणीले अघि गरे चाहिँ पूजा सामग्रीले खुब श्रद्धा गरेर पूजा गरे त्यसपछि लड्डु घरमा लगी तसलामा राखी तसैलाईले माथिबाट छोपिदिए चार दिन भएपछि माथिबाट छोपेको तसला झिकेर हेर्दा त्यो लड्डु सुनको भइरहेको देखेर बहुतै खुसी भएर यत्नपूर्वक राख्दा भए त्यस दिनदेखि शिवभट्ट ब्राह्मण सती ब्राह्मणी असंख्य सम्पत्ति पाए सुखी भए दस घर डुलेर भिच्या मागेर ल्याई खाने शिवभट्टले आफ्नो स्त्री सती ब्राह्मणीसित भने हे सती तिमीले सुन्यौ पूर्व जन्ममा दान नगरेको हुनाले यस जन्ममा बहुतै दुःख पायौँ सिद्धिविनायकका कृपाले अहिले हामी सम्पत्तिवान भएका छौँ अहिले हामी दुवै दम्पति अत्यन्त असङ्ख्य सम्पत्ति पाई अत्यन्त सुखका साथ जीवनयापन गरिरहेका छौँ अब यस जन्ममा सम्पत्ति भएर पनि दान नगरे अर्को जन्ममा पनि दरिद्र भएर जन्मनेछौँ त्यसर्थ दान धर्म गर्नै पर्छ अब गरौँ यति भनेर दुवै स्त्री पुरुष नित्य गङ्गामा स्नान गरेर हरिहरको पूजा गरी सुवर्ण आदि नाना द्रव्य दान धर्म गर्दै घर आउँदथे दान धर्म गर्नाले शिवभट्ट ब्राह्मणको सम्पत्ति झन्झन झन्झन बढ्दै गयो सम्पत्ति बढेको बढेकोदेखि शिवभट्ट ब्राह्मणले आफ्नो स्त्री सती ब्राह्मणीलाई भने हे स्त्री हाम्रा सन्तान छैनन् वृद्ध अवस्था हुन लाग्यो सम्पत्तिले मात्र के गर्ने एक त सम्पत्तिको रक्षा कसले गरिदिएला अर्को हामी वृद्ध भइसकेपछि हाम्रो रक्षा पनि कसले गरिदिएला फेरि सम्पत्ति मात्र भएर सम्पत्तिको रक्षा आफूले गर्न सकेन भने त्यही सम्पत्तिले नै पछि वित्यास निम्त्याउँदछ तसर्थ हे स्त्री फेरि अब सन्तान आर्जन गर्नको निमित्त सिद्धि विनायकको सेवा गरौ सती ब्राह्मणीले पनि पतिका वचन सुनेर हवस् भनिन् फेरि अघि चाहिँ आठ आठ दिन मङ्गलबारको मङ्गलबार बिहान गएर दुवै स्त्री पुरुषले सिद्धि गणेशको फेरि सेवा गर्न थाले तिनीहरूको सेवाले प्रसन्न भई दर्शन दि दर्शन दि गणेशजीले भन्नुभयो हे दुईज दम्पति तिम्रो भक्तिदेखि म अत्यन्त सन्तोष भएँ इच्छा लागेको वरदान यस्तो सिद्धिदाता गणनायकको आज्ञा सुनेर शिवभट्ट ब्राह्मण सती ब्राह्मणले साष्टाङ्ग दण्डवत गरी अञ्जलिवादी विनम्र स्वरमा भने हे सिद्धिदाता हे गणनायक हजुरका कृपाले असंख्य सम्पत्ति पायो तर हामीसँग सन्तान छैनन् सन्तान नहुँदा पहिलो कुरा सम्पत्तिको रक्षा कसले गरिदिएला हामी दुवै वृद्ध भइसक्यौँ अब हाम्रो शरीरले पनि साथ दिँदैन जब शरीरले साथ दिँदैन त्यसमा सम्पत्ति कुनै काम आउँदैन सम्पत्ति र शरीर दुवैको रक्षाको निमित्त सन्तान अत्यन्त आवश्यक छ हे प्रभु अब कृपा भए सम्पत्तिको रक्षा र हामी यी दुवै वृद्धहरूको रक्षाको लागि सन्तान बक्सियोस् यसरी बिन्ती गरेको सुनेर गणेशजी आज्ञा गर्नुहुन्छ हे शिवभट्ट सती ब्राह्मणी आजको साता मङ्गलबारका दिन यसै गरी मेरो पूजा गरे त्यसै बेला एउटी गाई आउने छिन् ती गाईले तिमीहरूको मुख हेरिरहने छिन् तिमीहरूले पनि गाईको मुख हेरेर पूजा गरौँ उहाँपछि गाईले गोब्राउने छिन् त्यसलाई भूमिमा पर्न नदी हातमा थापेर घर लैजानु तसलामा राखी माथिबाट तसैलाई छोपिदिनु चार दिन भएपछि हेर्नु त्यस गोबरदेखि कन्या उत्पत्ति भइरहली हे दुईजेभर तिमीहरूलाई पुत्र भने हुने छैन किनभने पूर्व जन्ममा तिमीहरूले राखेकै छैन यस्तो गणेशको कुराले हर्षमा प्राप्त भएर साष्टाङ्ग दण्डवत गरे अनि गणनायक श्री गणेशजी पनि अन्तर्ध्यान हुनुभयो दुवै स्त्री पुरुष घर फर्किए दुवै अत्यन्त हर्षित थिए शिव भट्टले आफ्नै ब्राह्मणीलाई भने हे ब्राह्मणी हामी कति भाग्यमानी छौँ गणनायक श्री गणेशजीको कृपाले हामीलाई अब सन्तान पनि प्राप्त हुने भयो दुवै अत्यन्त हर्षित थिए अर्को मङ्गलबार बिहान भट्ट र सती ब्राह्मणी सिद्धिविनायकको मन्दिरमा पूजा सामग्री लिएर पुगे सिद्धिदाताको पूजा गर्दै थिए त्यसै बेला एउटै सुन्दर गाई आएर हेरिरहे श्री गणेशको पूजा समाप्त परेर गाईको मुख हेरी श्रद्धाले युक्त भएर दुवै दम्पतिले गाईको पनि पूजा गरे पूजा सकिएपछि साष्टाङ्ग दण्डपत गरे अनि गाईले पनि गोब्राइदिन् शिवभट्ट ब्राह्मणले त्यो गोबर यत्नपूर्वक हातमा थापी गणेश र गाईलाई परिक्रमा गरे दुवै अन्तर्ध्यान भए अनि गोबर घरतर्फ लगे गणपति गणाधिपतिले बताए झैँ त्यो गोबर तसलामा राखेर रा तसैलैले छोपिराखे चार दिन भएपछि माथिबाट छोपेको तसला झिकेर हेर्दा गोबरदेखि कन्या उत्पन्न भइरहेको देखे हे अगस्त्य मुनि कस्ती कन्या भने मध्यान्न कालका सूर्यको जस्तो तेज भएकी पूर्ण चन्द्रको जस्तो कान्ति भएकी बासुकी नाकको जस्तो हात भएकी बाघको जस्तो कम्बर भएकी हात्तीको सुण जस्तो तिग्रा भएकी सावित्रीकी जस्तो पैताला भएकी यस्तरी यस्ती सुन्दरी कन्याले देखेर शिवभट्ट ब्राह्मण सती ब्राह्मणी हर्षले गदगद भए ती कन्यालाई तसलाबाट झिकेर यत्नपूर्वक हुर्काउन थाले अब त्यस बालकलाई खुवाउन फेरि दुध भएन दुवै दम्पतिले मङ्गलबारको बिहानै गएर भक्तिपूर्वक गणेशजीको पूजा गरे गणनायक गणेश खुसी भएर हे शिवभट्ट ब्राह्मण सती ब्राह्मणी अब के भन्ने इच्छा राखेर आयो भन भने यस्तो गणेशजीको आज्ञा सुनेर शिवभट्ट दम्पतिले हात जोडेर बिन्ती गरे हे विनायक हे प्रभु ईश्वर हजुरले दया कृपा गरेको हुनाले धन सम्पत्ति पायो सन्तति पनि पायो अब यस बालकलाई खुवाउन दुध भएन यी कुरा बिन्ती बिसाउन आएका हौ यस्तो शिवभट्ट दुई दम्पतिको कुरा सुनेपछि त्यस बालकलाई ल मैले दुध दिएँ तिमीहरू जाऊ भनेर गणेशजी अन्तर्ध्यान हुनुभयो तब शिवभट्ट ब्राह्मणकी स्त्री सती ब्राह्मणीले आफ्नो स्तन मिची हेर्दा दुध आयो त्यही दुध बालकलाई खाना दिएर पालिराखिन् जस्तै सीता उत्पन्न हुँदा राजा जनकलाई आनन्द भएथ्यो त्यस्तै शिव भट्ट ब्राह्मणलाई यस पुत्री पाउँदा बडो आनन्द भयो तब योग्य ब्राह्मणहरूलाई मर्यादापूर्वक डाकेर विधिसँग नामकरण संस्कार गराए डाकिएका ब्राह्मणहरूले भने हे शिवभट्ट ब्राह्मण गाईका गोबरबाट उत्पन्न भएकी हुनाले यस बालिकाको नाम गोमा भयो यस बालिकालाई लोकले मान्नेछन् भाग्यमानी हुनेछन् अत्यन्त भाग्यमानी यसरी ब्राह्मणहरूले भनेको सुनेर खुसी हुँदै भोजन गराई श्रद्धापूर्वक दक्षिणा पनि दिए ब्राह्मणहरू बिदा भएर आफ्ना आफ्ना घरतर्फ लागे ती गोमा नाम गरेकी कन्या शुक्ल पक्षका चन्द्रमा जस्तै दिनदिनै बढेर पाँच वर्षकी भइन् एक दिन घुमालाई सती ब्राह्मणीले हामी स्नान गरेर आउँछौ तिमी अक्षता केलाएर राख है भनिन् र दुवै पति पत्नी गङ्गामा स्नान गर्न गए घुमाले हवस् भनेर अक्षता केलाउन थालिन् यसै गरी सधैँ हरिहरको पूजा गरेर सुवर्ण आदि नाना द्रव्य दान गरेर उनीहरू घर आउँदथे यस प्रकारको दानले शिवभट्ट दम्पतिका यस प्रकारको प्रतापले गर्दा अमरावती कम्प भयो देवराज इन्द्र डराएर देवताहरूले श्री महादेवलाई भेट्न कैलाश पर्वतमा गए अनि महादेवलाई दण्डवत गरेर हे शङ्कर मर्त्यमण्डलको दक्षिण भागमा ब्रह्मपुर नाम गरेको नगर छ त्यहाँ शिवभट्ट नाम गरेका ब्राह्मण छन् तिनकी सती नाम गरेकी स्त्री पनि छन् ती दुई दम्पतिले तपाईँका पुत्र सिद्धि गणेशको सेवा गरेर अनि गणेशजी प्रसन्न भएर असङ्ख्य सम्पत्ति दिए ती द्विज दम्पतिले सम्पत्ति पाएपछि नित्य गङ्गा स्नान गरेर हरिहरको पूजा गरी सुवर्ण आदि नाना द्रव्य असङ्ख्य दान गर्दा अमरावती खम्प भयो हे करुणामय हे दिनबन्धु अरू पनि भन्दैछु सुन्नुहोस् शिवभट्ट दम्पतिले असङ्ख्य सम्पत्ति पाएपछि सन्तान नहुँदा फेरि गणेशको सेवा गरे गणेशले सम्पूर्ण राज्य लक्षणले युक्त भएकी साह्रै राम्री कन्या पनि दिनुभयो हे दयामय हे प्रभु हाम्रो रक्षा गर्नुहोस् हजुरबाट रक्षा भएन भने म अमरावतीबाट च्युत हुनेछु यसरी इन्द्रले कल्पी कल्पी भनेको सुनेर हे इन्द्र नडराई अमरावती जाऊ म रक्षा गरौँला जब महादेवको यी आज्ञा सुने तब देवेन्द्रले शिवलाई प्रणाम गरी अमरावतीतर्फ लागे देवराज इन्द्र गएपछि श्री महादेवले उनको रक्षा गर्नको निमित्त जटाको मुकुट गरी देव्रे हातमा तिलसुल लिएर दाहिने हातले डमरू बजाई शरीरमा भस्म लेपन गरी भिक्षुकको रूप भएर शिवभट्ट ब्राह्मणका घरमा गएर भिक्षा मागे गुमा ब्राह्मणी आफ्ना पिताको नित्य पूजाको निमित्त अक्षा अक्षता खेलाइरहेकी थिइन् निकै बेर भिक्षुकको बिहेपछि मेरा बाबा महतारी गङ्गामा स्नान गर्न जानुभएको छ म अक्षता खेलाउँदैछु एकैछिन पर्ख भिक्षा दिने कोही छैनन् यो सकेर म भिक्षा दिन्छु भनेर पर्खाइन् अक्षयता खेलाइसकेर भिक्षा लिई भिक्षुक रूप महादेवसित हे भिक्षुक पिता घर नभएको र म अक्षता खेलाउनमा व्यस्त हुँदा विलम्ब भयो क्षमा गर दुःख नमानी भिक्षा ल्याऊ भनिन् गोमाको यस्तो वचन सुनेर भिक्षुक रूप महादेव भन्दछन् हे ब्राह्मण बालिखे यतिका बेर अनाहकमा पर्खाएर अहिले भिक्षा दिन आइस् त्यो भिक्षा म लिन्न दिने भए तेरो बाबाले पूजा गर्न तैँले केलाको अक्षता दे यदि पिच्छुग्रु महादेवले भन्नुभएपछि गुमा ब्राह्मणीले लिने भए भिक्षाले नलिने भए त म त अक्षता चाहिँ दिन्न यस्तो घुमाको वचन सुनेर भिक्षुकहरू महादेव भन्नुहुन्छ हे पापिष्ट कन्या तैँले अहङ्कार गरेर मलाई भिक्षा दिनस् अब म तँलाई श्राप दिन्छु सुन त सात वर्षकी हुँदा सत्तरी वर्षको बुढासँग तेरो विवाह होस् फेरि तेरा बाबा महतारीले महा कष्ट गरी सिद्धि गणेशको सेवा गरी पाएको सम्पत्ति पनि नाश होस् फेरि तेरा बाबा महतारी पनि चाँडै मरिजाउन् तँलाई पनि नाना दुःख परोस् यदि चार थोक तँलाई श्राप दिए त्यो भनेर फिछा नलिकन बाहिर आएर भिक्षुक रूप शिव त्यहाँबाट अन्तर्ध्यान भएर कैलाश पर्वततर्फ लाग्दा भए अगस्त्य मुनि भगवान् शिवको कृत्य पनि अपरम पार्छ लीला पनि अपरम पार्छ यो कार्य यो कृत्य भगवान् शिवबाट किन भयो यसको ज्ञान हे अगस्त्य मुनि केवल शिवलाई मात्र थाहा छ बाँकी म विस्तारसँग अन्य अध्यायमा म बताउनेछु कुमारजीले यति आज्ञा गर्नु भएपछि अगस्त्य मुनिले प्रणाम गरे इति श्री स्कन्द पुराणे केदारखण्डे भाग महात्मे कुमार अगस्त्य संवादे श्री स्वस्तानी व्रत कथा गोमा उत्पत्ति वर्णन नाम उनन विश्व तत्रैव गङ्गा यमुना च तत्र गोदावरी सरस्वती च सर्वाणि तीर्थानि वसन्ति तत्र प्रसङ्गः कायेन वाचा मनसेन्द्रियैर्वा बुद्ध्यात्मना वानुसृतिस्वभावात् करोमि यद्यत् सकलं परस्मै नारायणायेति समर्पयेतत्